पप सङ्गीतको खुड्किलोमा कुन कुन गीत हिँड्दैछन् कुन कुन गीत उकालोमा अनि कुन कुन गीत ओह्रालोमा हिँड्दैछन् सम्पूर्ण जानकारी रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्सको कार्यक्रम टप अफ दि पपमा साताको आइतबार दिउँसो तिन बजेको नेपालबाडी समाचार पछि top of the pop top of the pop top of the pop अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम टप अफ दि पप नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार थोलो पाँच मेगा हर्चको प्रस्तुति कार्यक्रम टप अफ दि पपमा कार्यक्रम टप अफ दि पपको साथमा छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल सदाको आइतबार झैँ आजको पनि तिन बजेको नेपालवाडी समाचार सुनिसक्नु भएको छ अबको लगभग पैँतालिस मिनट तपाईँको माझमा रहनेछु चार बजीसम्म रहनेछु प्रोग्राम टप अफ दि पपमा नेपाली टप टेन उत्कृष्ट पप गीतको साथमा मार्केटमा भर्खर मात्र आएका नेपाली पप सङ्गीतहरूलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ प्रोग्राम टप अफ दि पपमा र आज पनि कुन सङ्घले न्यु इन्ट्री पाएको छ कुन सङ्घ आउट भएको छ अनि कुन कुन सङ्घले कुन कुन पोजिसन लिएको छ भनेर जान्नको लागि तपाईँ मसँग कार्यक्रम अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीको e प्रस्तुति प्रोग्राम टप अफ दि पपलाई सुनिराख्नु भएको छ भने फलो भइसकेको छ आज नम्बर टेनमा रहेको सङ्ग सुन्ने आज नम्बर टेनमा रहेको छ तृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्ग खनि हो यामो अडियो रिबेल क्रिएसनले मार्केटमा लिएर आएको यो song last week number nine पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर टेनमा रहेको छ अबको क्रममा टप अफ दि पपको नम्बर टेनमा रहेको सङ्ग खनि हो म नम्बर टेन निधारमा डोको होठाइमा हाँसोली म पनि जान्छु सँगै म पनि जान्छु रे खानी हो या ए कान्छा खानी हो या खानी हो या ए कान्छा खानी हो ओके तृष्णा गुरुङको बगलमा रहेको सङ्खन्यो यामु नम्बर टेनमा रहेको छ ओह्रालो लाग्ने क्रममा रहेको यो सङ्घ तपाईँको माझमा प्ले आउट गरिसकेको छु भने अब नम्बर नाइनतर्फ लाग्नुपर्ने हुन्छ आज नम्बर नाइनमा पनि ओह्रालो लाग्न तर्खर गरेको सङ्घ नै रहेको छ मिला नमातेको भोकलमा रहेको सङ्घ आवाज देऊ योगेन्द्र मणिक दाहालको लिरिक्स रहेको छ भने कमल खत्रीको कम्पोज रहेको यो पनि निकै राम्रो छ तर ओह्रालो लागेको छ विजेश्वर तन्दुकारको एरेन्ज रहेको यो सङ्घ एल्बम शब्द मणिमा रहेको छ भने लास्ट विक नम्बर एट पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर नाइनमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर नाइनमा रहेको सङ्घ आवाज देऊ नम्बर नाइन मुख्य आवाज देव मिलन नमाथिको भोकलमा रहेको सङ्घ नम्बर नाइनमा रहेको छ तपाईँ भर्खर माथि रेडियो ट्युन राख्नु भएको छ भने यो for ever and for all radio Arpan one four point five megahertz र म छु तपाईँको दिलको साथी Rajan Dil Gurung programme top of the पपको साथमा अब नम्बर नाइनतर्फ लाग्नुपर्ने हुन्छ आज नम्बर नाइन त सुनिसकेको छौँ अब नम्बर एटतर्फ लाग्नुपर्ने हुन्छ आज नम्बर एटमा रहेको छ लोकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ पूर्णिमाको चन्द्रमालाई टु दिपक दसनामाईको लिरिक्स रहेको छ भने कमल राईको एरेन्ज रहेको यो song last week number seven पोजिसनमा थियो वान स्टेप डाउन हुँदै नम्बर एटमा आएको छ अबको क्रममा टप अफ दिपको पपको नम्बर एटमा रहेको सङ्ग पूर्णिमाको चन्द्रमालाई टु नम्बर एट चन्द्रमालाई बुढीमाको चन्द्रमालाई टु लकेश गुरुङको बोकलमा रहेको सङ्घ नम्बर एटमा रहेको थियो तपाईँको माझमा प्ले आउट गरिसकेको छु भने अब नम्बर सेभेनतर्फ लाग्नुपर्ने हुन्छ आज नम्बर सेभेनमा न्युन्टी पाएर नम्बर सेभेनमा एकैचोटि आएको सङ्ग सुनाउनु पर्ने बेला भइसकेको छ आज नम्बर सेभेनमा रहेको छ कति राम्री जुना पर्साई अनि नरहरी प्रेमीको भोकलमा रहेको सङ्ग कति राम्री बबेन बियोगीको लिरिक्स रहेको छ भने नरहरी प्रेमीको म्युजिक अनि भुतुकै एल्बममा समावेश गरिएको यो सङ्गले न्युन्टी पाएर नम्बर सेभेनमा आएको छ अबको क्रममा थप पपको नम्बर सेभेनमा रहेको सङ्ग कति राम्री नम्बर सेभेन कति सुन्दर ओके कति राम्री जुना पर्साई नरल प्रेमिक बोकलमा रहेको सङ्घ नम्बर सेभेनमा प्ले आउट गरिसकेको छु निम्ति यो सङ्घ अनि आउट कुन भएको छ भनेर पनि भन्छु आज म आज आउट भएको छ उत्सव नेपालको बोकलमा रहेको सङ्घ औधी माया वेल अब नम्बर सिक्सतर्फ लाग्नुपर्ने हुन्छ आज नम्बर सिक्समा रहेको छ सहित प्रजापति फिट फिडबाई राफर राजीव सिंहको सङ्ग हेर्दा हेर्दै लिरिक्स अर्जुन तिवारीको रहेको छ हेर्दा हेर्दै एल्बममा समावेश गरिएको यो सङ्गमा किरण तुलाधरको एरेन्ज रहेको छ भने विक्रम थापाको म्युजिक रहेको यो सङ्ग लास्ट विक पनि नम्बर सिक्समै थियो आज पनि नम्बर सिक्समै रहेको छ अबको क्रममा हेर्दा हेर्दै यसपछि भने हामी छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ रेडियो अर्पण छोडी कहीँ होला नम्बर सिक्स बित्तिकै लेखेको thirty six twenty four thirty six figure it सटमा हात मैले हिट द ट्रिगर नसालु हेराइकोमा चढ्न लाग्यो तिमीलाई छुने मनमा इच्छा जाग्यो नजिक तिम्रो मलाई आउन देउन मायामा मेरो भुलाउन देउन कति राम्रो तिमी ए नानी लोभै लाग्दो तिम्रो जवानी यो हो रेडियो अर्पण एक सय सात थुप्लो पांच मेगा हर्ज छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा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 सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चौक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ अरे हो जुम्री छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको छु म छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही गएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सहित चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म कुरुकको त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ के तपाईँ कोरिया नै जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् विगत नौ वर्षदेखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् हाम्रा विशेषताहरू उचित परामर्शपछि मात्र भर्ना लिने शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने सरकारी मापदण्ड पुरा गरी सुरुमै सूचीकृत संस्था सम्पर्क हाङुक ल्याङ्ग्वेज इन्स्टिच्युट सही चोक मेगा मार्केटको माथिल्लो तला शाखा खैरहनी चार पूर्वी चितवन पर्सा नेपाल बैंक सँगै फोन अन्ठानब्बे चार पचास पैसठी चार सय एक अन्ठानब्बे चार पचास सडसठी छ सय छत्तिस र अन्ठानब्बे पाँच पचास उन्साठी शून्य शून्य सात गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच megahertz Okay, welcome back once again on this program. This is uh, Top of the Pop and it's me, Rajan Dil Gurung. My name is Rajan Dil Gurung. My support is my attention partner. Raj Dil Gurung is my radio arm for 104.5 MHz. Music double पपको बाँकी एपिसोडमा छौँ अब मसँग अन्य पाँच सङ्गहरू बाँकी छ अब नम्बर फाइभतर्फ लाग्छु आज नम्बर फाइभमा रहेको छ कमलमान सिंहको भोकल म्युजिक अनि लिरिक्समा रहेको संघ डाँडा पारी चुचुरो हिमाल जसमा एरेन्ज रहेको छ मोहित मुनालको लास्ट विक नम्बर थ्री पोजिसनमा थियो आज टु स्टेप डाउन हुँदै नम्बर फाइभमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर फाइभमा रहेको संघ डाँडा पारी चुचुरे हिमाल नम्बर फाइभ भित्र हिमाल लिँदैन कसुमे रुमाल आकाशमा चिलो त्यो मन कता डुल्यो हे माया मन हो यो दुःख छ लाख माया लाछैन नपाना हे माया हो मन मन कुसु मेरो माउ आकाशमा चिलो उड्यो त्यो मन कता जुड्यो हे माया मन हो यो छ लाग माया ला छैन नाफाना हे माया मन हो यो छ लाग माया हो ला छैन नाफाना चियापाडी सुसुरी हिमल भाइ Kamal Man Singh top of the पपको नम्बर फाइभमा रहेको थियो प्लेआउट गरिसकेको छु अब नम्बर फोरतर्फ लाग्छु नम्बर फोरमा रहेको छ राज तमाङ एन्ड मनिषा पोखरेलको भोकलमा रहेको सङ्घ झ्याप के म्युजिक लिरिक्स राज तमाङको रहेको छ सञ्जय हमालले एरेन्ज गर्नुभएको यो सङ्ग बेस्ट अफ राजमा समावेश गरिएको छ लास्ट विक नम्बर फाइभ पोजिसनमा थियो आज वान स्टेप अफ हुँदै नम्बर फोरमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर फोरमा रहेको सङ्घ झ्याप के नम्बर फोर सबै रोके तिमीलाई देखेर बाटैमा पर्यो छ भोलि पनि यही भेटौँ आजलाई भन्दो के हो न भोलि पनि यही भेटौँ आजलाई भन्दो के हो न सबै रोक्यौँ राजसमगान मानिसा पोखरेलको भोकलमा रहेको सङ्घ झ्यापफर हो कि नम्बर फोरमा रहेको छ अब नम्बर थ्रीको नि कुरा गरौँ आज नम्बर थ्रीमा रहेको छ फराज अर्पण एन्ड इन्दिरा जोशीको भोकलमा रहेको सङ्घ महसुस गर म्युजिक लिरिक्स फराज अर्पणको रहेको छ भने लास्ट विक नम्बर फोर पोजिसनमा थियो आज वान स्टेप अप हुँदै नम्बर थ्रीमा आएको छ अबको क्रममा टप अफ पपको नम्बर थ्रीमा रहेको सङ्घ महसुस गर नम्बर थ्री तर तिमी मेरो माया फराज अर्पण इन्द्र जोशीको बगलमा रहेको सङ्गठक दिपकको नम्बर थ्रीमा प्ले आउट गरिसकेको छु ब्याकग्राउन्डमा बजिरहेको छ निकै नै ब्युटिफुल नम्बर अब नम्बर टूतर्फ लाग्छु आज नम्बर टूमा रहेको छ विनय केटुको म्युजिक भोकल अनि एरेन्जमा रहेको सङ्घ मायामा घात लिरिक्स कौशल्य अधिकारीको रहेको छ भने एल्बम आरोहीमा समावेश गरिएको यो सङ्ग लास्ट विक पनि नम्बर टू पोजिसनमै थियो आज पनि नम्बर टूमै रहेको छ अबको क्रममा टप अफ दि पपको नम्बर टूमा रहेको सङ्घ मायामा घात नम्बर टू छन् अनि सम्झनामा आउँदिन मायामा घात गर्यो फेरि माया लाउँदिन म झुटा तिम्रा बाचा कसम अनि सम्झनामा आउँदिन म मुटु दिन सक्छु बरु माया दिन सक्दिन म तिमीले मेरो भने पनि जो हुन सक्दिन म हाँसी हाँसी हाँसु पिउने बानी परिसक्यो सुख पाउने ओके विनय केटीको म्युजिक भोकल अनि एरेन्जमा रहेको सङ्घ मायामा घाट नम्बर टूमा रहेको थिए थियो वेल अब भने हामी प्रोग्राम टप अफ दि पपको लास्ट लास्टमा आइसकेका छौँ एकपटक टप अफ दि पपलाई रिक्याप गर्छु आज नम्बर टेनमा रहेको छ तृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ खनि हो यामो आवाज देऊ मिलन मातेको नम्बर नाइनमा नम्बर एटमा पूर्णिमाको चन्द्रमालाई टु लोकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ रहेको थियो भने नम्बर सेभेनमा न्यु इन्ट्री पाएको छ आज आउट भएको सङ्घको कुरो पनि गर्छु उत्सव नेपालको भोकलमा रहेको सङ्घ यहाँ आउट भएको छ भने नम्बर सेभेनमा न्यु इन्ट्री पाएको छ कति राम्रे जुना पर्साइन र प्राइमीको भोकलमा रहेको सङ्घले नम्बर सेभेनमा न्यु इन्ट्री पाएको छ भने नम्बर सिक्समा हेर्दा हेर्दै Sarita Prajapati feat by rapper Rajiv सिंहको नम्बर सिक्समा रहेको थियो भने नम्बर फाइभमा कमलमान सिंहको भोकल म्युजिक अनि लिरिक्समा रहेको डान्सिङ नम्बर डाँडा फाडी र हिमाल रहेको थियो त्यस्तै गरी नम्बर फोरमा राज तमाङ एन्ड मनिषा पोखरेलको सङ्घ झ्याप्प रोकिए रहेको थियो भने नम्बर थ्रीमा फराज अर्पण इन्दिरा जोशीको महसुस गर नम्बर थ्रीमा रहेको थियो भने नम्बर टूमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ विनय केटुको भोकल म्युजिक अनि एरेन्जमा रहेको सङ्घ मायामा घात नम्बर टूमा रहेको छ वेल अब भने थाहा पाइबे गर्नुपर्ने बेला भइसकेको छ तपाईँले वेट गरेर बस्नुभएको नम्बर वानमा रहेको सङ्ग पनि प्ले आउट गर्ने बेला भइसक्यो भइसकेको छ आज नम्बर वानमा रहेको छ कर्म लामाको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग मुस्कान लास्ट विक पनि नम्बर वान पोजिसनमै थियो आज पनि नम्बर वान पोजिसनमै छ अब भने तपाईँको माझमा यो सङ्ग प्ले आउट गर्दै यतिन्जेलसम्म रेडियो अर्पण एक सय सात फुल पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच भन्दै मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि थ्याङ्क यू भेरी मच भन्छु चाहन्छु र radio Arpan one four point five mega hertz presents programme top of the पपको आजको एपिसोडबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ नम्बर वानमा रहेको सङ्घ मुस्कान छाड्दै छुट्टिन्छु हवस् त नमस्ते have a great time and number one तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ वरिष्ठ जोडी तथा